आयोगको सन् उन्नाइस सय एकानब्बेमा दोस्रो बैठक बसे बैठक बस्न सकेको छैन बैठक भोलि दस बजे शुरू हुने परराष्ट्र मन्त्रालयका सहप्रवक्ता दीपक दितालले जानकारी दिनुभयो भ्रमणका क्रममा भारतीय विदेश मन्त्री स्वराजले राष्ट्रपति प्रधानमन्त्री र विभिन्न राजनैतिक दलका नेतासँग भेट गर्नुहुनेछ भारतीय विदेश मन्त्री स्वराजको भ्रमणलाई साउन अठार गते हुने प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको तयारीको रूपमा पनि लिइएको छ मन्त्री परिषदको बैठक अहिले बसिरहेको छ प्रधानमन्त्री सुशील कोइरला अमेरिकामा क्यान्सरको उपचार गराएर फर्किएपछि आज पहिलो पटक मन्त्री परिषदको बैठक बसेको हो प्रधानमन्त्री निवास बालवाटारमा जारी बैठकमा आजदेखि शुरू हुने भारतीय विदेश मन्त्री सुषमा स्वराजको भ्रमण भोलि हुने नेपाल भारत संयुक्त आयोग बैठकको एजेण्डा तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको मिति तय गर्ने बारे छलफल भइरहेको छ भारतले यसअघि नै साउन आउन अठार र उन्नाइस गतिका लागि मोदीको भ्रमणको मिति प्रस्ताव गरिसकेको छ आजको नै आजको बैठकले उक्त मिति स्वीकृत गर्नेछ भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलाई उपलब्धिमूलक बनाउन सरकारले विषयगत मन्त्रालयहरूलाई निर्देशन पनि दिनेछ त्यस्तै सरकारका अन्य दैनिक कार्य सञ्चालनका विषय पनि छलफल भइरहेको सरकारका प्रवक्ता एवं संचार मन्त्री डाक्टर मिनेन्द्र रिजालले जानकारी दिनुभयो Thank you. आज श्रावण कृष्ण चतुर्दशी काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा घण्टा कर्ण अर्थात गठे मंगल पर्व मनाइँदैछ यो पर्व नेवार समुदायमा महत्वको साथ मनाउने गरिन्छ मान्छे मार्ने घण्टासुर राक्षसलाई मारेको सम्झनामा राक्षसको प्रतिमा बनाई जलाउने र सेलाउने चलन छ पौराणिक कथन अनुसार दुवै कानमा घण्ट झुण्डाई आहाराको खोजीमा निस्कने घण्टासुर राक्षसलाई बिहारमा एकजना तान्त्रिकले भ्यागुताको रूप लिएर दलदल भएको बाटो देखाइदिँदा राक्षस दलदलमा गाडिएको र सबैजना जम्मा भई त्यसलाई मारेको सम्झना स्वरूप आज घण्टाकर्णको प्रतीकका रूपमा नरकटको प्रतिमा बनाइन्छ यस्तै मान्छेलाई पनि घण्टाकर्णको प्रतीकका रूपमा विभिन्न रङले रङ्गाएर पनि राख्ने चलन छ बेलुकी घण्टाकर्णको पोतला घिसार्दै नजिकैको खुलामा लगेर जलाउने गरिन्छ घण्टाकर्णलाई सेलाएपछि घरका दैलोमा फलामको तीन खुट्टे वा पाँच खुट्टे किला ठोकी फलाम पित्तल वा तामाका औठी लगाउने चलन छ रौतहडको चन्द्रपुर नगरपालिका एकमा पर्ने महेन्द्र राजमार्गको दुईवटा छुट्टा छुट्टै स्थानमा आज भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ दुर्घटनामा बाह्रजना घाइते भएका छन् काठमाडौँबाट गौर जाँदै गरेको ना चार ख आठ नौ शून्य चार नम्बरको बसको ठक्करबाट एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ मृतकको शनाखत हुन सकेको छैन यस्तै काठमाडौँबाट राजविराज जाँदै गरेको ना पाँच ख बाह्र उनासत्तरी नम्बरको बस दुर्घटना हुँदा बाह्रजना घाइते भएका छन् उनीहरूको चन्द्रनिका कोल्हापुरको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ नवलपरासी जिल्लामा खुलेयाम सञ्चालन भइरहेका अवैध निजी विद्यालयको विवरण अख्तियार दुर्व्योग अनुसन्धान आयोगले शिक्षा कार्यालयसँग मागेको छ वर्षौंदेखि अटेरी गर्दै चलिरहेका अवैध र अनियमित विद्यालयको सूची अख्तियारको पोखरा क्षेत्रीय कार्यालयले मागेको शिक्षा कार्यालयले जनाएको छ जिल्लामा कुन कुन विद्यालय अवैधानिक छन् कुन विद्यालय अनियमित छन् ती विद्यालयका सञ्चालक सहितको सबै विवरण खुलाएर पठाउन अख्तियारले पत्र लेखेको छ अख्तियारको पत्र आउने बित्तिकै विवरण संकलनका लागि विद्यालय निरीक्षक र श्रोत व्यक्ति परिचालन गरिएको जिल्ला शिक्षा अधिकारी खड्ग बहादुर कुमारले बताउनुभयो केही विद्यालय निरीक्षकहरूले विवरण पठाइसकेको भए पनि धेरै स्रोत केन्द्रबाट विवरण आउन बाँकी छ सबै विवरण आएपछि पठाउने जिल्ला शिक्षा अधिकारी कुमारले जानकारी दिनुभयो जिल्लामा सत्तरीवटा विद्यालय अवैध रूपमा सञ्चालन भएको कार्यालयको अनुमान छ अनुमति पाएको भन्दा माथिल्लो तहको कक्षा सञ्चालन गरेका विद्यालयले अटेरी गरेका संस्थागत विद्यालय हेर्ने सहायक जिल्ला शिक्षा अधिकारी नगेन्द्र प्रसाद रेग्मीले बताउनुभयो अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ तरकारीमा विषादीको प्रयोग न्यूनीकरण गर्न के गर्न सकिला एक कानून कडा बनाउनुपर्छ बे जनचेतना बढाउनु पर्दछ र से प्राङ्गारिक विषादीको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 विमानका चालकले ठूलो आँधी बिहेरी आएको र रूट परिवर्तन गर्न लागेको सूचना गराए लगत्तै विमान सम्पर्कविहीन भएको थियो मालिकको सरकारी टेलिभिजनले बौलेकेस्की गाउँमा दुर्घटनाग्रस्त विमान फेला परेको पुष्टि गरेको समाचार संस्था एपीले जनाएको छ बुर्किना फासोका सैन्य सैन्य जनरल गिलबर्ट डेन्डेयरले स्थानीय बासिन्दाको जानकारीका आधारमा खोजी गर्दा यात्रु र विमानका अवशेष जलेका र यत्रतत्र फैलिएको अवस्थामा फेला परेको बताउनुभयो विमानमा सबैभन्दा धेरै एकाउन्न जना फ्रान्सेली नागरिक थिए यस्तै बुर्किना फासोका सत्ताइस लेबनानका आठ अल्जेरियाका छ क्यानाडाका पाँच जर्मनीका चार लक्जमबर्गका दुई तथा Cameroon Belgium Egypt Ukraine Switzerland नाइज नाइजेरिया र मालिका एक एकजना यात्रु रहेका बर्किना फासोका अधिकारीहरूले जनाएका छन् चालक दलका छजना सदस्य स्पेनी हुन् खेल समाचार क्रोएसियाको फुटबल महासंघले म्यान्चेस्टर सिटीका खेलाडी सेको फोफानामाथि भएको भनेको जातीय दुर्व्यवहारका विषयमा छानबिन गर्ने भएको छ क्रोएसियाको एसएनके रिजेका क्लबसँग भएको खेलमा आफ्ना मिडफिल्डर फोफानामाथि जातीय दुर्व्यवहार भएको भन्दै एक्काइस वर्ष मुनिको म्यान्चेस्टर सिटीको टिमले बीचमै खेल छाडेपछि छानबिन गर्न लागि हो क्रोएसियाको फुटबल महासंघले जातीय दुर्व्यवहारलाई आफ्नो देशले निकै गम्भीरताका साथ लिने गरेको र त्यस्तो छुट पनि नभएकाले छानबिन थालेको बताएको छ छानबिनपछि त्यसको सत्य तथ्य वेबसाइट मार्फत सार्वजनिक गर्ने पनि क्रोएसिया फुटबल महासंघले जनाएको छ फोफानामाथि जातीय दुर्व्यवहार भएको भन्दै सिटीका प्रशिक्षक प्याट्रिक भिएराले पहिलो हाफ सकिने लाग्दा खेलाड़ीहरूलाई मैदान बाहिर निकालेका थिए रिजेकाले भने त्यसलाई अस्वीकार गर्दै आएको छ आफ्नो टिममा छजना नाइजेरियाका खेलाडी रहेको र जातीय दुर्व्यवहार नगरेको उसको तर्क छ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक भारतीय विदेश मन्त्री सुषमा स्वराज आज साँझ नेपाल आउँदै स्वराजको भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका विषयमा छलफल गर्न मन्त्री परिषदको बैठक जारी नेवार समुदायले आज गठे मंगल पर्व मनाउँदै अख्तियारद्वारा नवलप्रासीमा अवैध सञ्चारमा रहेका निजी विद्यालयको विवरण जिल्ला शिक्षा कार्यालयसँग माग अल्जेरियाको सम्पर्कविहीन जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो विमानमा सवार चालक दलका छ सहित एक सय सोह्रजना यात्रुको मृत्यु र म्यान्चेस्टर सिटीका खेलाडी सेको फफानामाथि भएको भनेको जातीय दुर्व्यवहारका विषयमा छानबिन हुने हवस् त बिहान दस बजेको अर्पण समाचार सकियो ध्रुवराज आज्ञा चाहन्छु नमस्कार यस अर्पण समाचारको साथमा Jai Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर तिन चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल संगे फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिंग सामान दक्ष प्लम्बर का साथ ही एसियन